नागरिकता बनाई मतदाता नामावलीमा नाम दर्ता गर्न छुटेका सम्पूर्ण नागरिकहरूमा समय समयमै उक्त स्थानहरूमा गई नाम दर्ता गराउन हुन हार्दिक अनुरोध गरिन्छ तपसिल श्रावण चार गते इलाका प्रशासन कार्यालय पनपा बाह्र लालढुङ्गा र पनपा चार कटाल चौराहा श्रावण पाँच गते इलाका प्रशासन कार्यालय पनपा बाह्र लालढुङ्गा श्रावण छ गते आलिताल पाँच गोदाम र सीताराम उच्चमावि पनपा दस कुरमुल्लेमा जिल्ला मतदाता मञ्च तथा जिल्ला निर्वाचन कार्यालय डडेलधुरा प्रभावकारी सूचनाका लागि युनिटी खबर नमस्कार फ्रिक्वेन्सी मोडुलेसनको बयानब्बे दशमलव दुई मेगा हर्ज र इन्टरनेटमा Radio Unity dot com dot एनपीबाट प्रसारण भइरहेको साँझ छ बजेको युनिटी खबरमा स्वागत छ म गणेश ठगुन्ना अनि म भूपेन्द्र विष्ट सबैभन्दा पहिले आजका केही प्रमुख विषयवस्तु एमनेस्टी इन्टरनेशनलले कैलालीको टीकापुर घटनापछि थारू समुदायमाथि परहरले ज्यादती गरेको प्रतिवेदन सार्वजनिक गरेको छ परहरूले थारू समुदायका मानिसहरूलाई मनपरी ढंगले गिरफ्तार गरेको यातना दिएको र दुर्व्यवहार गरेको उसले बताएको छ कैलाली सदरमुकाम धनगढ़ स्थित जेलमा रहेकाहरूलाई भेटेपछि एमनेस्टीले यो रिपोर्ट सार्वजनिक गरेको हो जहाँ टीकापुर घटनापछि हत्या र हत्या प्रयास र चोरीको आरोप रूपमा पक्राउ परेकाहरूलाई राखिएको छ गत भदौ सातमा टिकापुरमा भएको हिंसात्मक झडपमा एसएसपी सहित आठ सुरक्षाकर्मी र एक बालकको मृत्यु भएको थियो थारू समुदाय लामो समयदेखि पछाडि पारिएको समुदाय भएको भन्दै एमनेस्टीका दक्षिण एसिया निर्देशक चम्फा पटेलले भनिन् यो कहिलेकाहीँ मात्र हुने घटना होइन एमनेस्टीका अनुसार जेलमा रहेका उन्नाइस मध्ये अठार जनाले पक्राउ परेदेखि नै यातना दिएको बताएका छन् एक अभियुक्तले आफूलाई पक्राउ गरे लगत्तै पिट्न थालेको र कुटाईका कारण आफू बेहोश भएको बताएका छन् अर्का अभियुक्तले बाजको लट्ठी बुट हातका साथै प्लास्टिकको पाइपले कुट्ने गरेको बताएका छन् आफूहरूलाई मानवीय व्यवहार नगरेको भन्दै एक अभियुक्तले परले खैनी खाएर आफ्नो अनुहारमा थुकेको सुनाएका छन् एमनस्टीका अनुसार अधिकांशलाई परहरले बलपूर्वक अपराध कबूल गर्न लगाएको छ प्रहरीको कुटपिटपछि अभियुक्तहरूलाई उपचार समेत नदिएको उनीहरूको आरोप रहेको छ अदालतको आदेशपछि राम प्रसाद चौधरीले भने उपचार पाएका छन् जो प्रहरीको कुटपिटका कारण बिरामी भएका थिए बाँकीले भने उपचार नपाएको एमनेस्टी इन्टरनेशनलले सार्वजनिक गरेको प्रतिवेदनमा उल्लेख गरिएको छ एमनेस्टीले टिकापुर घटनामा संलग्न भएको आरोपमा पक्राउ परेकाहरूमाथि भएको यातनाबारे छानबिन गर्न स्वतन्त्र आयोग गठनको माग गरेको छ साथै उनीहरूलाई उपचारको उचित बन्दोबस्त गर्न माग गरेको छ संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले कैलाली सहित सुदूरपश्चिमका छ जिल्लालाई अघिल्लो आर्थिक वर्षमा गठन भएका उपभोक्ता समितिको विवरण पठाउन माग गरेको छ सुदूरपश्चिमका छ जिल्लाले ताकेता गर्दा समेत अहिलेसम्म उपभोक्ता समितिको विवरण नपठाएको भन्दै मन्त्रालयले अर्को पत्र पठाएको हो सुदूरपश्चिमका छ जिल्ला सहित देशभरका बयालिस जिल्लालाई एक हप्ताभित्र उपभोक्ता समितिको विवरण पठाउन आग्रह गरिएको मन्त्रालयको ग्रामीण विकास समन्वय शाखाका अधिकृत डाल विक्रम कडेलले जानकारी दिनुभएको छ सुदूरपश्चिमका डोटीसहित कैलाली कञ्चनपुर दार्चुला बाजुरा र बैतडी जिल्लाका जिल्ला विकास समितिहरू मन्त्रालयले सुदूरपश्चिमका व्यवस्थापिका संसद विकास समितिबाट माग गरिए अनुसार ताकेता पत्र पठाएको मन्त्रालयले जनाएको छ तर डडेलधुवा अछाम र बझाङ भने त्यो सूचीमा परेका छैनन् मन्त्रालयका अनुसार आर्थिक वर्ष दुई हजार बहत्तर त्रिहत्तरमा यी जिल्लामा गठन भएका उपभोक्ता समितिहरूको संख्या महिला पुरूषको संख्या र महिला अध्यक्ष भएका उपभोक्ता समितिको संख्याको माग वैशाख बाइस गतेको पत्रमा माग गरिए पनि विवरण नपुगेकाले फेरि पत्र पठाएको जनाइएको छ सरकारी तथ्याङ्क अनुसार सुदूरपश्चिमका नौ जिल्लाबाट दस वर्षको अवधिमा चौहत्तर हजार तीन सय पैतिस जना वैदेशिक रोजगारीका लागि विभिन्न मुलुक पुगेका छन् कानूनी प्रक्रिया पूरा नगरेर अवैध रूपमा वैदेशिक रोजगारीमा जानेको संख्या योभन्दा बढी भए पनि वैधानिक तरिकाबाट जानेको संख्या वैदेशिक रोजगार विभागले उल्लेख गरेको हो सुदूरपश्चिमका अन्य जिल्ला भन्दा कैलाली जिल्लाबाट कानूनी प्रक्रिया पूरा गरेर वैदेशिक रोजगारमा जानेको संख्या बढ़िरहेको छ कैलालीबाट दुई त्रिसठी चौसठीदेखि हालसम्म बत्तीस हजार सात सय सोह्र जना रहेका छन् सबैभन्दा कम कञ्चनपुरबाट एक हजार छत्तीस जना रहेका छन् दोस्रोमा डडेलधुराबाट सात हजार पाँच सय चौसठी जना भैतडीबाट छ हजार पाँच सय छब्बीस जना दार्चुलाबाट चार हजार तीन सय बयालिस जना रहेका छन् त्यस्तै अछामबाट दुई हजार छ सय तेह्र बझाङबाट दुई हजार बाहन्न जना डोटीबाट एक हजार उनानब्बे जना र बाजुराबाट एक हजार पाँच सय सन्तानब्बे जना रहेका छन् चराम कार्यालय सेती अञ्चल कैलालीका अनुसार सुदूरपश्चिमबाट वैदेशिक रोजगारीका लागि सबैभन्दा बढी मलेसियामा जाने गरेका छन् डोटी लक्ष्मीनगर गाविस आठका देवीलाल विक दुई हजार चौसठी सालदेखि सम्पर्कविहीन छन् दुई हजार छयालिस सालदेखि कामको सिलसिलामा भारतमा रहेका उनी दुई हजार चौसठी सालदेखि सम्पर्कमा छैनन् अहिले उनी एक्लै घर आउन नसक्ने देवीलाललाई उनका भाइ नरेश विकले दुई हजार चौसठी सालमा घर ल्याए पनि केही समयपछि भारतको पन्जाबतर्फ लागेका उनी अहिलेसम्म अहिलेसम्म सम्पर्कविहीन छन् लेखपढ छैन त्यसैले उहाँलाई एक्लै आउन जान पनि गाह्रो हुन्छ नरेश भन्छन् दुई हजार चौसठी सालमा गएदेखि अहिलेसम्म सम्पर्कमा हुनुहुन्न आफू दाईको खोजी गर्न पटक पटक पञ्जाब गएको तर पनि उनीसँग सम्पर्क हुन नसकेको नरेश बताउँछन् यता डोटी छतिवन गाविस आठका शेरबहादुर पनि दुई हजार बासठी सालदेखि सम्पर्कमा छैनन् भारत महाराष्ट्रको पुना शहरमा काम गर्न गएका शेरबहादुर अहिले कहाँ छन् पत्तो छैन शेरबहादुरका भाइ प्रेमका अनुसार पुनमा दाई काम गर्ने कम्पनीको मालिकलाई सोधिएका थिए तर उनले आफूलाई थाहा नभएको जानकारी दिएका थिए हामीलाई भारतको बारेमा धेरै कुरा थाहा छैन आफन्तहरू पनि पुनामा कोही छैनन् प्रेमले भने भएका ठाउँहरूमा खोजी गर्दा पनि कुनै पत्तो लागेन शेरबहादुर र देवीलाल मात्रै होइन यस्ता थुप्रै डोटिलेहरू भारतमा हराएका छन् सुरक्षित आप्रवासनको क्षेत्रमा काम गरिरहेको गैर सरकारी संस्था निड्स नेपालले डोटी जिल्लाका बाह्र गाविसबाट चौरानब्बे जना भारतमा गएर सम्पर्कमा नआएको तथ्याङ्क संकलन गरेको छ आफूहरूले बाह्र गाविसमा मात्रै काम गरिरहेको भए पनि यो समस्या जिल्लाभरि नै रहेको संस्थाका संयोजक प्रकाश मडेले जानकारी दिए उनले भने सरकारले तेस्रो मुलुकमा जाने कामदारहरूको मात्रै विवरण राख्ने गरेको छ भारतमा ठूलो संख्यामा नेपालीहरू गइरहेका हुन्छन् त्यसको तथ्याङ्क कसैसँग पनि हुँदैन समग्र सुदूरपश्चिम भरिमै यो समस्या रहेको मडैले बताए निट्सको अध्ययन अनुसार बल्लेकका तेह्र लाटामाण्डोका दस कपल्लेखीका बाइस र भूमिराज माण्डोका चौध जना भारतमा बेपत्ता भएका छन् यस्तै लक्ष्मीनगरका पाँच छतिवनका छ खातीवाडाका नौ सानागाउँका छ राणागाउँका एक काँडा मण्डौका एक र दुर्गा मण्डौका सातजना भारतमै हराएका छन् भारतमा हराउने नेपालीहरूको भारतमै आफन्तहरूसँग मिलेर खोजी गर्ने गरेको भए पनि आधिकारिक रूपमा प्रहरलाई जानकारी नगराएको बताउँछन् डोटी बनले गाविस तिनका लालबहादुर बलायर उनी भन्छन् भारतमै हराउँछन् अनि हामीहरू भारतमै खोजीका लागि जान्छौं तर नेपालको प्रहरलाई खबर गर्नुपर्छ भन्ने पनि जानकारी नभएका कारण हामीले गरेनौं भारतमा हराउने नेपालीहरूको संख्या ठूलो भए पनि आधिकारिक रूपमा खोजी गरिदिन आफूहरूलाई अनुरोध नआएको डोटीका प्रहरी प्रमुख एसपी दिलीराज विष्टले बताउनुभयो विष्टले यो तथ्याङ्कको विषयमा आफूले नेपाल भारत सीमा स्तरमा हुने सुरक्षाकर्मीहरूको बैठकमा राख्न अनुरोध गर्ने बताए विष्टले भारतमा हराएकाहरूको बारेमा प्रहरलाई जानकारी दिन समेत आफन्तहरूलाई आग्रह गरेका छन् डडेलधुराका पाँचवटा स्वास्थ्य संस्थाहरूमा सुरक्षित सुत्केरी सेवा अझै शुरू हुन सकेको छैन जिल्लामा रहेका उपस्वास्थ्य चौकीहरू स्वास्थ्य चौकीमा स्तरोन्नति भएपछि पाँचवटा स्वास्थ्य संस्थाहरूले प्रदान गर्नुपर्ने सुरक्षित सुत्केरी सेवा अहिलेसम्म शुरू हुन नसकेको हो कर्मचारी तथा भवन अभावमा सेवा शुरू हुन नसकेको जिल्ला स्वास्थ्य कार्यालय डडेलधुराका निमित्त प्रमुख भोजराज भट्टले बताउनु भएको छ जिल्लाको अमरगढ़ी नगरपालिका क्षेत्रभित्र रहेका भूमिराज उग्रतारा घटाल डुटी स्वास्थ्य चौकीमा भवन अभावसँगै उपक्षेत्रीय अस्पताल नजिकै भएकाले सेवा लिनेहरू उपक्षेत्रीयमा नै जाने लगायतका कारणले सुरक्षित प्रसुति सेवा बन्द रहेको खोप अधिकृत समेत रहनुभएका भट्टले जानकारी दिनुभएको छ यस्तै मस्टामाण्डो र समैजी स्वास्थ्य चौकीको सुरक्षित प्रसुति सेवा भवन अभावकै कारणले बन्द रहेको उहाँले जानकारी दिनुभएको छ उपस्वास्थ्य चौकीहरूको स्तरोन्नति गरेर स्वास्थ्य चौकी बनाएको वर्ष बितिसक्दा पनि अहिलेसम्म भौतिक संरचनाहरू नबन्दा ग्रामीण भेगका सुत्केरी हुने महिलाहरूलाई समस्या भएको छ जिल्लामा रहेका चौबिसवटा स्वास्थ्य चौकीहरूमध्ये पाँचवटाले सेवा प्रवाह गर्न नसकेपछि अहिले उन्नाइसवटा मात्रै सेवा प्रवाह गरिरहेका छन् आज असार शुक्ल पूर्णिमा अर्थात गुरु पूर्णिमा देशैभरि मनाइँदैछ आफूलाई शिक्षा दिने गुरुप्रति सम्मान र श्रद्धा भाव प्रकट गर्दै देशभरका विभिन्न विद्यालयहरूले विशेष कार्यक्रम गरी गुरु पूर्णिमा मनाएका छन् डडेलधुरामा पनि विभिन्न विद्यालयहरूले बिहान विद्यार्थी शिक्षक भेला गरेर पूजाआजा तथा प्रार्थना गरेका थिए आफूलाई अज्ञान रूपी अन्धकारबाट ज्ञान रूपी उज्यालोतर्फ लैजाने गुरूको सम्मान गर्दै पूजा अर्चना तथा फूलमाला र उपहार प्रदान गरी गुरू पूर्णिमा मनाउने चलन छ वेद महाभारत श्रीमद भागवत अठार पुराण उपपुराण आदि धार्मिक ग्रन्थका रचयिता वेदव्यासको जन्म जयन्तीलाई परापर्वकालदेखि गुरू पूर्णिमाका रूपमा मनाउने गरिएको हो संस्कृतिमा गुको अर्थ अन्धकार र रूको अर्थ नष्ट गर्नु हो यस्तो अन्धकार रूपी अज्ञानतालाई हटाउन ज्ञान रूपी उज्यालो शिक्षा प्रदान गर्ने गुरूलाई ब्रह्मा विष्णु महेश्वर तथा परब्रह्म स्वरूप मानिन्छ सनातन हिन्दू मान्यता अनुसार पिता गायत्री दीक्षा मन्त्र तथा संगीत लगायत चौसठी कला सिकाउने आचार्यलाई गुरूका रूपमा लिने गरिन्छ वेदव्यासले आफ्ना छोरा सुखदेव सहित ऋषिमुनिहरूलाई वेद वेदाङ्ग पढाएकाले व्यासलाई प्रथम गुरूका रूपमा मानिन्छ चारै वेद महाभारत श्रीमद भागवत अठार पुराण तथा उपपुराणको आजकै दिनमा सम्पादन गरी आफ्ना शिष्यहरूलाई दर्शन दिएकाले आजका दिनलाई गुरू पूर्णिमाका रूपमा मनाउने परम्परा रहँदै आएको छ आफूलाई शिक्षा प्रदान गर्ने गुरूको सम्मानमा शिष्यहरूले आज विभिन्न मिष्ठान भोजनका साथ श्रद्धाभाव प्रकट गर्ने परम्परा रहिआएको र गुरूलाई आमा बुवा सरा मान्ने प्रचलन रहेको छ कैलालीको भोजनीमा लगाइएको खेतीमा गावर रोग लागेपछि किसानहरू चिन्तित बनेका छन् नेपाल जलवायु परिवर्तन सहयोग कार्यक्रमको अनुदानमा गरिएको केराखेतीमा एक वर्षदेखि गवार रोग लागेको छ एक वर्षदेखि लागेको गवार रोगका बारेमा नेपाल जलवायु परिवर्तन सहयोग कार्यक्रम अन्तर्गतका कर्मचारीले समेत चाँसो नदिएको किसान देशराज चौधरीले जानकारी दिनुभएको छ केराखेतीमा गवार रोग लागेपछि त्यसको नमूना जिल्लामा जाँच गर्नका लागि कृषि सेवा केन्द्र भजनीले पठाउँछौ भने पनि एक वर्ष बितिसक्दा समेत त्यसको बारेमा कुनै जानकारी नै नभएको उहाँले बताउनु भएको छ नेपाल जलवायु परिवर्तन सहयोग कार्यक्रमका प्राविधिक आएर केरामा लागेको रोग हेरे पनि त्यसको बारेमा कुनै प्रतिक्रिया नदिएर फर्किएको बताइएको छ धान रोप्ने जमीनमा केही आमदानी होला भनेर केरा खेती गरेको भए पनि अझै घाटा भएको किसानहरू को दुखेसो रहेको छ नेपाल जलवायु परिवर्तन सहयोग कार्यक्रम मार्फत किसानहरूलाई अनुदान स्वरूप आर्थिक वर्ष दुई हजार सत्री एकहत्तरमा तीन लाख र आर्थिक वर्ष दुई हजार एकहत्तर बहत्तरमा तीन लाख बीस हजार दिएको नेपाल जलवायु परिवर्तन सहयोग कार्यक्रम भजनी सहजकर्ता प्रत्यक्ष आचार्य मिश्रले जानकारी दिनुभएको छ भजनीमा दुई हजार सत्री एकहत्तरमा पन्ध्रजना र आर्थिक वर्ष दुई हजार एकहत्तर बहत्तरमा एघार जनाले डेढ बिघा जमीनमा केरा खेती गरेका छनृ तपाईँ युनिटी खबर सुनिरहनु भएको छ अछाममा बाल विकास केन्द्रबाट कक्षा छोड्नेको दर बढ्यो बैतडीको सल्यारी टोलका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 सञ्चार सेवालाई प्रभावकारी बनाऊ एक पटक दिइसकेको मितिले तीन महिनापछि फेरि रक्तदान गर्न सकिन्छ मानवीय सेवाका लागि नेपाल रेडक्रस सोसाइटी डडेलधुरा र रेडियो युनिटी सँगसँगै तपाईँ अहिले बयानब्बे दशमलव दुई मेगा हर्जमा पश्चिम नेपालका विभिन्न ठाउँ तथा अनलाइनमा Radio Unity dot com dot एनपीबाट युनिटी खबर सुन्दै हुनुहुन्छ भर्खरै हामीले प्रस्तुत गरेका थियौं टिकापुर घटनापछि थारू समुदायमाथि प्रहरीको ज्यादती गरेको प्रतिवेदन सार्वजनिक गठन भएका उपभोक्ता समितिको विवरण पठाउन स्थानीय विकास मन्त्रालयको जीविसलाई निर्देशन सुदूरपश्चिमबाट दश वर्षभित्रमा झण्डै पचहत्तर हजार वैदेशिक रोजगारमा गएको सरकारी तथ्याङ्क लगायतका समाचार अब बाँकी प्रसंग अछामा बाल विकास केन्द्रमा भर्ना हुने उमेर समूहका बालबालिकाहरूको कक्षा छोड्ने दर बढ़ेको छ विद्यालय उमेर समूहका भन्दा बाल विकास केन्द्रमा अध्ययन गर्ने बालबालिकाको संख्या घट्न थालेको हो जिल्ला शिक्षा कार्यालय अछामले गरेको एक सर्वेक्षण अनुसार सातवटा स्रोत केन्द्रका तीन विद्यालय उमेर समूह र चार बाल विकास केन्द्र उमेर समूहका बालबालिकाहरू अहिले पनि विद्यालय बाहिर रहेका छन् कार्यालयले आज आयोजना गरेको विद्यार्थी भर्ना अभियानको एक सय दिनको समीक्षा तथा प्रगति कार्यक्रममा यस्तो जानकारी दिइएको छ कार्यालयका अनुसार बाल विकास केन्द्रमा अध्ययन गर्ने उमेर समूहका बाल बालिकाहरूमध्ये चिन्मामा एक सय अडतिस विनायकमा एक सय नौ पायलमा बयालिस तुर्मा खादमा चौरासी र मंगलसेन स्रोत केन्द्रमा चौवालिस जना अझै शिक्षाबाट वञ्चित रहेका छन् त्यस्तै विद्यालय उमेर समूहका बाल मध्ये हिचमामा छसठी जना घुगुरे कोटमा पाँच मल्ले खेल खेमा सन्ताउन्न श्रीकोटमा सात कालीगाउँमा गाउँमा सत्र विनायकमा एक सय सत्र पायलमा अठार तुरमा खादमा चौध र मंगलसेन स्रोत केन्द्रमा चौवालिसजना विद्यार्थी विद्यालयको पहुँचमा पुग्न सकेका छैनन् कार्यालयका अनुसार तथ्याङ्क संकलनका क्रममा विभिन्न गैर सरकारी संस्थाहरूले संकलन गर्ने तथ्याङ्कमा एकरूपता नहुँदा पनि यस्तो समस्या देखिएको बताइएको छ बैतडीको सल्याडी टोलका बासिन्दा वर्षौंदेखि पिउने पानीको रूपमा कुलाको पानी प्रयोग गर्दै आएका छन् जिल्लाको शिवलिङ सातमा पर्ने उक्त टोलका बासिन्दाहरू एक किलोमिटर दूरीबाट खुला रूपमा खोलामा ल्याइएको फोहोर पानी पिउन बाध्य रहेका छन् सल्याडी टोलमा बसोबास गर्ने दश परिवारले वर्षौंदेखि लुगा कपडा धुने खाना पकाउने नुहाउने गाईवस्तुलाई दिने तरकारी बारी सिँचाइ गर्नेदेखि पिउने पानीको रूपमा कुलोमा ल्याइएको पानी पिउन बाध्य रहेको त्यहाँबाट स्थानीय मुकेश रावलले हामीलाई जानकारी गराएका छन् कहिलेकाहीँ पहिरो गएर कुलोमा पानी आउन बन्द भएमा पानी भर्ने भाँडोहरू बोकेर कुलोको मुहानमै पुग्नुपर्ने अवस्था रहेको उहाँले दुखेसो पोख्नुभयो विकट ठाउँ भएकाले न त कुनै सरकारी निकायबाट न त कुनै परियोजनाले कसैले पनि पिउने पानीका लागि पहल नगरेको उहाँले बताउनु भयो अहिले वर्षातको समय भएकाले पानी झनै फोहोर हुने भएको भए पनि बाध्य भएर कुलाको फोहोर पानी पिउनुपर्ने बाध्यता रहेको उहाँले सुनाउनु भएको छ बजाङमा कस्तुरी मार्न सिकारीले जंगलमा थापेको पासोमा परेर धमाधम गाउँलेका भेडा बाख्रा मर्न थालेका छन् कपालसेरी गाविसको परमचुली वन क्षेत्रमा एक हप्ताको अवधिमा सत्ताइसवटा भेडा बाख्रा पासोमा परेर मरिसकेको स्थानीयले बताएका छन् बजाङको कपालसेरी बैतडीको कोट पटेरा र दार्चुराको गुल्जर तथा लटीनाथ गाविसको बीचमा पर्ने परमचुली सिद्धनाथ धार्मिक वन क्षेत्रमा जताततै पासो थापिएकाले भेडा बाख्रा मर्न थालेको वन अध्यक्ष धनीराम जोशीले बताउनु भएको छ पासोमा परेर वनको कुला परमचुली र रोटे क्षेत्रमा एक हप्ताको अवधिमा सत्ताइसवटा बाख्रा मरिसकेको र दैनिक चार पाँचवटा बाख्रा पासोमा पर्ने अध्यक्ष जोशीले बताउनु भएको छ पासोमा परेर तीस भन्दा बढ़ी बाख्रा घाइते समेत भएका छन् पासोमा पर्नेमा दार्चुला तोलीमाण्डो गाविसका हरिसिया ठगुनाका सबैभन्दा बढी सात बाख्रा मरेका छन् बजाङ कपालसेरेका अङ्ग बोहरा नरसिंह बोहरा र हरिजित बोहराका बीस बाख्रा मरिसकेको अध्यक्ष जोशीले बताउनु भएको छ घर बनाउन प्रयोग गरिने छड र तारको प्रयोग गरेर बनाइएका पासोहरू जंगलभरि सय ठाउँमा भेटिएको उहाँले बताउनु भएको छ समुद्र सतहबाट चौतिस सय बसठी मिटरको उचाइमा रहेको यस क्षेत्रमा यति धेरै मात्रामा कसले पासो थापेको हो भन्ने यकिन नभए पनि यार्थ संकलकहरूले यो काम गरेको हुन सक्ने परमचोली सिद्धनाथ धार्मिक सामुदायिक वनका सचिव विष्णु भक्त जोशीले बताउनु भएको छ वनका पदाधिकारीहरूले यस विषयमा अनुसन्धान गरिरहेको र यसका लागि जिल्ला वन कार्यालय र प्रहरीको समेत सहयोग लिने पहल भइरहेको बताउनु भएको छ असारदेखि भदौसम्म यस क्षेत्रमा बजाङको बुङ्गल र दार्चुलाको विभिन्न गाविसबाट हजार भन्दा बढीको संख्यामा भेडा बख्रा चढाउने गरिन्छ जंगलभरि जताततै पासो थापिएको र पासोमा परेर दिनदिनै नै भेडा बाख्रा मर्न थालेपछि कतिपयले गाउँले बाख्रा चढाउन अन्यन्त्र लाने तयारी गरेको कपलसेरीका धनबहादुर बोहराले बताउनु भएको छ भाले कस्तुरीको नाभिमा पाइने बास्नादार बिना महँगो मूल्यमा बिक्री हुने भएकाले बजाङका वर्षेनी ठूलो संख्यामा कस्तुरीको शिकार हुने गरेको छ जिल्ला वन कार्यालय बजाङले भने यो विषयमा अहिलेसम्म कुनै जानकारी नभएको जिल्ला वन कार्यालयका सहायक वन अधिकृत कर्णबहादुर खातीले बताउनु भएको छ भारतबाट अवैध रूपमा नेपाल भित्रिँदै गरेको सामान सशस्त्र प्रहरीको सीमा सुरक्षा कार्यालय त्रिनगरले नियन्त्रणमा लिएको छ सीमा सुरक्षा कार्यालय त्रिनगरबाट खटिएको टोलीले धनगढी उपमहानगरपालिका वडा नम्बर दुई कटनबाट कपडा इलेक्ट्रोनिक सामान र भजनीबाट तीन थान अवैध मोटरसाइकल बरामद गरेको हो सशस्त्र प्रहरीका अनुसार तीन लाख छहत्तर हजार बराबरको लुगा कपडा इलेक्ट्रोनिक सामानसँगै चार लाखका तीन मोटरसाइकल बरामद गरेको छ उपमहानगरपालिका वडा नम्बर दुई कटनबाट उन्चालिस पीस धोती तीन थान मेक्सिको कपडा बाइस थान ब्लाउज बनाउने कपडा चौबिस थान टावेल बाइस पीस कोष कपडा बरामद गरेको छ सीमा सुरक्षा कार्यालय त्रिनगरबाट खटिएको टोलीले भजनीबाट तीन थान मोटरसाइकल पनि बरामद गरेको छ टोलीले ग्यारेजमा मर्मतका लागि राखिएको अवस्थामा दुई थान बुलेट र एक थान पल्सर समेत बरामद गरेको जनाएको छ लगातार परेको अविरल वर्षाका कारण खोलामा आएको बाढीले कैलालीको लम्की चुहा दुई भरुवामा रहेको पक्की पुल बगाएको छ शनिबारदेखि परेको वर्षातले आएको बाढीले आइतबारका दिन भरुवाको भुरुवा पब्लिक बोर्डिङ स्कूल अगाडि रहेको पक्की पुल बगाएको हो पुल बगाउँदा भुरुवा व्यवस्था नगर पाल बजार भोक्सी खैरेपुरका स्थानीयलाई लम्की बजार आउन समस्या भएको छ त्यो पुल भएर दैनिक सयौं स्थानीय तथा सवारी साधन आउट गर्ने गरेका छन् यस्तै सो सड़क खण्डमा रहेका ससना कलभट पनि उच्च जोखिममा रहेका छन् लगातारको पानीका कारणले लम्कीचुवा नगरपालिकाको शान्ति टोल भएर बग्ने धोबेनी खोलामा आएको बाढीका कारण हजारौं स्थानीय प्रभावित भएका छन् जीर्ण अवस्थामा रहेको काठको पुलको पनि बाटीको उच्च जोखिममा रहेको जनाएको छ बीपी चिन्तन प्रतिष्ठानको प्रथम जिल्ला अधिवेशन आज बैतडीमा सम्पन्न भएको छ अधिवेशनले शिवराज भट्टको अध्यक्षतामा पन्ध्र सदस्यीय जिल्ला कार्य समिति चयन गरेको छ समितिको उपाध्यक्षमा हर्कबहादुर चन्द सचिवमा पूरण चन्द्र लेखक कोषाध्यक्षमा टेकराज जोशी सहसचिवमा रमेश कोली रहेका छन् यस्तै समितिको सदस्यमा उषा गुरूङ सहित अन्य सदस्यहरूको रहेको नेपाली कांग्रेस बैतडीका कोषाध्यक्ष रमेश पाण्डेले जानकारी दिनुभएको छ बेबी चिन्तन स्मृति प्रतिष्ठानले यही असार छ गते विविध कार्यक्रमका साथ बीपी स्मृति दिवस मनाउने निर्णय समेत गरेको छ जिल्ला प्रहरी कार्यालय बजाङले भरुवा बन्दुक सहित एकजनालाई नियन्त्रणमा लिएको छ देउलीकोट गाविस वडा नम्बर तीन बस्ने हरिप्रसाद जोशीको घरबाट भरुवा बन्दुक सहित जोशीलाई नियन्त्रणमा लिएको प्रहरी नायब उपरीक्षक नरेन्द्र चन्दले बताउनु भएको छ गोप्य सूचना पाएपछि इलाका प्रहरी कार्यालय बुङ्गलबाट खटी गएको प्रहरी टोलीले जोशीको घरमा खान तलाश गर्दा एक थान भरुवा बन्दुक लुकाइराखेको अवस्थामा फेला पारेपछि जोशीलाई नियन्त्रणमा लिएको हो घटनाबारे थप अनुसन्धान भइरहेको र हात हतियार खर्कजना एन अनुसार कार्यवाही हुने प्रहरी नायब उपरीक्षक नरेन्द्र चन्दले जानकारी दिनुभएको छ अब सड़क तथा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 दिलदेवेशलाई धन्यवाद तपाईँ हाम्रा समाचारहरू Radio Unity dot com dot एनपीबाट पढ्न र चाहेको बेला समाचार बुलेटिनहरू तथा कार्यक्रमहरू सुन्न पनि सक्नुहुनेछ यसपछि राष्ट्रिय खबरका लागि साँझ साढे सात बजे साझा खबर सुन्न सक्नुहुनेछ अवस्था समाचार बुलेटिनबाट हामी द्वय विदा हुन्छौँ नमस्कार